Yeah. कोई तेरे छ यो बसेको छु यहाँ रुँदा रुँदै छुटिए देउदा झै भएको छैन मेरो माया कहाँ छौ सम्झेर रुन्छु म छटपटी मै पागल झै हुन्छु म तडपी तडपी छुटी